मैले उनलाई एकदम हृदयदेखि नै माया गरेको के गर्नु साथी भाग्यले ठग्यो जडा भइरहेछु छाडेर गई आज एकल रोइरा रुन्छन् यी नानी आमालाई खोजेर गैहाली पापिनी अर्कैलाई रोजेर यी दुधे नानीलाई हेरेर रोँदैछु कर्मलाई दोसा दिँदै म आज कर्मलाई दोसा दिँदै म आज बैरागी हुँदैछु यो पदमजीको मात्र पीडा होइन वैदेशिक रोजगारमा गएर यसरी नै धोका पाएका आम पुरुषहरूको पीडा हो हुन त पति पीडित महिलाहरू पनि तमाम छन् तर पछिल्लो चरण त्यस्तै तमाम पुरुषहरू पत्नी पीडित हुँदै गइरहेका छन् र यसरी नै भक्कानो छाडिरहेका छन् हामीले यो प्रवृत्ति न्यूनीकरण होस् भन्नका लागि आज यी अस्लेबाका पदम प्रसाद पाण्डेको पीडा वेदनाहरू राख्न गइरहेका छौँ र उहाँको घटनाक्रम सुन्दा निकै डर डरलाग्दो छ उहाँले जब घर आइपुग्नुभयो त्यसपछि श्रीमतीसँग आशंका गर्न थाल्नुभयो आशंकाका कारणहरू के के थिए त आशंकाका कारणहरू त पहिलो कुरो त म उनलाई अति नै विश्वास र माया गर्थेँ त्यसैले मैले पहिले शङ्का पनि गर्न सकिनँ अरूले भनेका कुराहरूलाई पनि पत्याउन सकिनँ म जब बजारमा अब गाउँमा हिँड्थेँ सबैजना मेरो लागि अनेकौँ कुराहरू भन्दा भन्दै पनि मैले आफ्नो काम थुनेर हिँडिरहेको थिएँ मैले उनलाई एकदम हृदयदेखि माया गरेको थिएँ मैले जिन्दगी हुने नै हुन् भनेर मेरो पूजनीय माता पितालाई मेरो दाजुहरूले भनेका हर त्यो उपदेशहरू नमानेर म उनको पछि लाएर आएको थिएँ उनले उनलाई मैले रानी र फुल जस्तो बनाएर राखेको थिएँ तैपनि मैले जब विदेशबाट आइसकेँ आइसकेपछि उनले म प्रति गर्ने व्यवहार धेरै नै रुष्ट भयो बिचमा पनि म एकचोटि छुट्टीमा आएको थिएँ अनि मैले भनेको थिएँ म अब विदेश जाँदिनँ साह्रै दुःख हुन्छ काम गर्नको लागि साह्रै दुःखले

तर मलाई के थाहा म ती मेरो पछाडि यत्रो यत्रो षड्यन्त्र भइरहेको छ भन्ने कुरा अनि मलाई धेरै नराम्रो नराम्रो व्यवहार उनीबाट हुन थाल्यो उनले मलाई खाना पिँढामा खाने दिने कुरामा पनि साह्रै पीडा दिइन् उनले मलाई साह्रै तडपाइन् कहिले म पनि खापा काठमा पलङमा सुतेर मलाई भोगेको बिस्तारमा सुत्न बाध्य गरियो मलाई अनेक दुष्प्रयासहरू गरियो अनेकौँ व्यक्तिहरूद्वारा पिट्ने सबै प्रयासहरू गरियो धम्की दिने प्रयास गरियो जब उनले म जब हुने बाइकमा अरूसित हिँड्थिन् जब मैले उनलाई भन्थेँ तिमी बाइकमा अरूसित नहिँड उनले भन्थिन् त के गर्न सक्छस् घरमा हिँड्छु अरूसित हिँड्न पाइँदैन र भन्थिन् मैले त्यसो भनेको होइन जान त जाऊ तर यसरी मलाई थाहा नदेखिन नजाऊ भन्दाखेरि उनले अनेक कुराहरू गरिन् यस कारणले पनि मलाई हल्का शङ्का लागेको थियो अनि एक बाइक दिन भयो बाइकको सिक्न भनेर गएको थिएँ मलाई बाइक सिक्ने रड दियो किनकि उनी अरूको बाइकमा हिँडेर जान्थेँ त्यस कारणले म एक बाइक किन्न चाहन्थेँ उनीको लागि भए पनि तर उनले बाइक सिक्न गएको मलाई सिकाउने व्यक्तिलाई नै उर्तु उनीहरूले थर्काएर मलाई बाइक सिक्न पनि दिएनन् अनि मलाई अनेक प्रयासहरू गरे उनले मलाई जति बेला पनि उसित सँगै गएर टाँसिने उसित हाँसी मजाक गर्ने उसित हान्ने मसित आएर टेडिने यस्ता कुराहरू उनले गर्न थालिन् अनि उसले <laughs> कसैलाई त रुख पानी फल पानी रुखा पानी छल पानी मठ मन्दिरमा अवस्त यी गुल्मी अस्लेवाका पदमप्रसाद पाण्डेको जीवनको गोरेटो भाग दुई अर्को हप्ता सुनाउने जानकारी गराउँदै आजलाई उजेलका खबरबाट विदा माग्ने बेला भइसकेको छ विदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियो सुन्दै हुनुहुन्छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ साथै आफ्नो गाउँठाउँको ओजेलका खबर बनाउन चाहे अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिसमा सूचित गर्नुहोला भन्दै एतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि सहयोगी साथी महेश बोरालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते